hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Thank you. अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन कार्के नियुक्तिको सिफारिसबारे राष्ट्रपति कार्यालयले अध्ययन गर्दै अख्तियार प्रमुखमा कार्केको सिफारिसबारे विरोध एकीकृत नेकपा माओवादी र नेकपा माओवादी बीचको वार्ता अन्यलमा सुरक्षाका लागि राखिएको हतियार फिर्ता भए नभएको बारेमा ए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रसन्न जिम्मेवार हुने नेकपा माओवादीको भनाई कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय विरूद्ध रिट दायर भारत र चीनबीच विवादित रहेको लद्दाख सीमा क्षेत्रको विवाद तत्कालको लागि सुल्झियो मलेसियामा सम्पन्न आम निर्वाचनको नेशनल फ्रन्ट कोअलिसन गठबन्धनले बहुमत प्राप्त र अविनाश कर्णको कृतिमानी बलिङसँगै उन्नाइस वर्ष मुनिको एसएससी एलिड कप क्रिकेटमा नेपालको लगातार तेस्रो जित नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकी साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब बुलेटिन विस्तारमा संवैधानिक परिषदले लोकमा सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले त्यसमा अध्ययन सुरु गरेको छ कार्कीको बारेमा यसअघिको रामाझी आयोगले गरेको सिफारिस सिफारिस रोक्न नागरिक समाजले दिएको पत्र र सर्वोच्चको फैसलाका विषयमा अध्ययन थालेको राष्ट्रपति कार्यालयले जनाएको छ सरकारले गरेको सिफारिसका विषयमा छलफल गर्न राष्ट्रपति डाक्टर रामरण यादवले आन्तरिक छलफल गरिरहनु भएको छ आफ्ना सल्लाहकार र निकटस्थलहरूसहित बोलाइएको बैठकमा कार्कीको सिफारिस अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा छलफल चलिरहेको छ लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने सिफारिस विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ अधिवक्ता ओम प्रकाश अर्यालले सिफारिस बदल गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर गर्नुभएको हो कार्कीले जनआन्दोलनको बेला संसार माध्यममा बन्देज लगाएको जनआन्दोलनमा नलाग्न कर्मचारीलाई धम्की दिएको र प्रतिकार गर्न निर्देशन दिएको अर्यालले रिटमा जिकिर गर्नुभएको छ संवैधानिक परिषदको हिजो बसेको बैठकले कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन सिफारिस गरेको थियो सर्वोच्च अदालतले पूर्व मुख्य सचिव कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नगर्न वैशाख नौ गते अन्तरिम आदेश दिएको भए पनि सोह्र गते त्यो आदेशलाई खारेज गर्दै संवैधानिक परिषदलाई नियुक्तिको सिफारिसका लागि बाटो खुला गरिदिएको थियो विवाद र विरोधका बीच संवैधानिक परिषदले लोकमान सिंह कार्कीलाई अख्तियार र दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेपछि दलहरूले छलफल गर्ने भएका छन् नेपाली कंग्रेस र नेकपा एमाले कार्कीको सिफारिस रोक्न थप कदम चाल्ने या पछि हट्ने भन्ने विषयमा छलफल गर्दैछ आज दुई दलले संयुक्त बैठक बोलाएको ती दलका नेताहरूले बताएका छन् एमाले प्रवक्ता प्रदीप गेवालीले कार्कीका विषयमा एमाले असहमति पत्र बुझाउने र कंग्रेससँग पनि छलफल गर्ने तयारी भइरहेको बताउनुभयो ठाउँ र समय भने तय भइसकेको छैन हिजो बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा कार्कीसहित लोकसेवा आएका कयोदेवी एमी महालेखा परीक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस गरेको छ अनुमोदनको लागि हिजो नै संवैधानिक परिषदले राष्ट्रपति कार्यालयमा पठाइसकेको छ यसैबीच कार्कीको सिफारिस विरूद्ध बिहान विद्यार्थी संगठनहरूले क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् राजधानीको क्याम्पस अगाडि चक्काजाम र नाराबाजी गरेर विरोध गरेको ती संगठनहरूले जनाएका छन् एकीकृत नेकपा माओवादीका पूर्वाञ्चल ब्युरो प्रमुख गिरिराज मणि पोखरेलले ठूला राजनैतिक दलहरूको सहमतिमा पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिको लागि सिफारिस गरिएको दावी गर्नुभएको छ आज धनकुटामा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले जनआन्दोलन दबाउने योजनाकारको रूपमा औल्याइएका कार्कीलाई अख्तियार प्रमुख बनाइनुमा एकीकृत नेकपा माओवादी सहितका सबै ठूला दलको सहमति रहेको बताउनुभयो पोखरेलले आन्दोलनरत विपक्षी दलहरूको माग पूरा गरेर निर्वाचनको माहौल बनाउनु पर्ने बताउनुभयो सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको चुनावी सरकारले अहिलेसम्म पनि चुनावको मिति घोषणा गर्न नसक्नु निरङ्कुशताको संकेत भएको भन्दै नेता पोखरेलले यदि त्यसो भए सबैभन्दा पहिले चार दलले आन्दोलन शुरू गर्ने बताउनुभयो अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले कुटनैतिक कूटनैतिक भेटवार्ता जारी राख्नु भएको छ केही दिन यता विभिन्न देशका नेपालस्थित राजदूतसँग भेटवार्ता जारी राख्नुभएका रेग्मीले आज पनि नेपालका लागि अमेरिकी राजदूतसँग भेट गर्दै हुनुहुन्छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हुने भेटवार्तामा नेपाल र अमेरिका बीचको सम्बन्ध र नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल हुनेछ आज रेग्मीले नेपालमा रहेको फिनल्याण्डको टोलीले भेट गर्नेछ त्यसअघि संयुक्त संघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र अर्यालले आचार्यले पनि रेग्मीसँग भेट गर्दै हुनुहुन्छ एकीकृत नेकपा माओवादी र नेकपा माओवादी बीच चुनावी रणनीतिका विषयमा आज छलफल हुने भने पनि अहिलेसम्म समयको टुङ्गो लाग्न सकेको छैन आज वार्ता गर्ने भन्ने विषयमा छलफल भए पनि अहिलेसम्म टुङ्गो नलागेको ती दलका नेताहरूले बताएका छन् पार्टी विभाजनपछि आरोप प्रत्यारोपमा उत्रेका एकीकृत माओवादी र नेकपा माओवादी बीच चुनावी रणनीति सहकारी र पछिल्लो राजनैतिक विवादका विषयमा छलफल गर्ने तयारीमा छन् नेकपा माओवादीका सचिव देवप्रसाद गुरुङ वार्ताको समय पक्का भइ नसकेको बताउनुभयो वार्ता गर्ने भने त हो गुरूङले भन्नुभयो तर हुन्छ कि हुन त्यो पनि पक्का छैन समय पनि तय भएको छैन वार्ता भए उच्च स्तरीय राजनैतिक समितिमा नेकपा माओवादीको सहभागिता चुनावमा सहभागिताका लागि उसले राख्दै आएको मागका विषयमा पनि छलफल हुनेछ नेकपा माओवादीले नेतृत्वको सुरक्षाका लागि राखेका हतियार फिर्ता भए नभएको बारेमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रसन्नले नै जिम्मेवार लिने जिम्मेवार हुने बताउनु भएको छ यसलाई फेरि सुन्नुहोला नेकपा माओवादीले नेतृत्वको सुरक्षाका लागि राखिएको हतियार फिर्ता भए नभएको बारेमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रसन्न नै जिम्मेवार हुने बताएको छ नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले आज विज्ञप्ति निकालेर पार्टी एउटै भएको बेलामा अध्यक्ष प्रसन्न यसका लागि जिम्मेवार रहेको र हतियार बुझाइए नबुझाइए बारे पनि प्रसन्नले जवाबदेही हुने दावी गर्नुभएको हो नेकपा माओवादीले हत्या नबुझाएको बारेमा प्रतिदिन संचार माध्यममा समाचार प्रकाशित भएको भन्दै बादलले त्यसप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको बताउनु भएको छ मञ्च सम्बन्ध संघीय लिम्बुवान राज्य परिषदले गरेको बन्दको कारण आज पनि पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भयो नागरिकता वितरण र मतदाता संकलन कार्य बन्द गर्नुपर्ने लगायतको माग राखी गत शनिबारदेखि गरेको बन्दको कारण अरूण सप्तकोशी पूर्वका झापा इलाम पाँचथर ताप्लेजुङ धनकोटा सभा र तेह्रथोम जिल्ला बढी प्रभावित भयो भने मोरङ र सुनसरी जिल्लामा असर परेको थियो लिम्बुवानको हडतालको कारण सार्वजनिक यातायातका मजदूर दैनिक रोजगारी गर्ने मजदुर यात्रुहरू मारमा परेका छन् भने लामो तथा छोटो दूरीका आवागमनमा पर्ने यात्रुहरू बेसलीमा परेका थिए बन्दको मारमा शिक्षण क्षेत्र पनि परेको छ यसैबीच बन्दकर्ताले आइतबार झापाका विभिन्न ठाउँमा दुईवटा मोटरसाइकलमा आगजनी गर्नुको साथै यात्रुवाहक गाडीहरूमाथि ढुङ्गा प्रहार गरी सिर्सा फुटाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ सो घटनाको अभियोगमा प्रहरले एघारजनालाई पक्राउ गरेको छ नेकपा एमाले सर्लाहीका पूर्व सचिव केशव ढुङ्गानाले आफूले एमाले छाडेको नभई एमाले आफूलाई छोडेको बताउनु भएको छ आमसभाबाट ए माओवादीमा प्रवेश गर्नुभएका ढुङ्गानाले आफू एमाले नेता झलनाथ खनाल माधव नेपाल र केपी ओलीबीचको अन्तर्विरोधको शिकार भएको गुनासो गर्नुभएको छ सर्लाहीमा ढुङ्गानाले बुटोल महाधिवेशनपछि आफूलाई एमालेमा जिम्मेवारीविहीन बनाइएकाले आफूले पार्टी परित्याग गर्नुपरेको जिकिर गर्नुभयो काठमाडौँको शंकरदेव क्याम्पसमा ए माओवादी समर्थित अखिल क्रान्तिकारीकी एक नेत्रीमाथि सांघातिक आक्रमण भएको छ पिटाईबाट अक्षत बनेकी क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य राजेश्वरी सुवेदीको पोतली सड़कस्थित क्यापिटल अस्पतालमा उपचार भइरहेको छ क्याम्पसमा एकाइ समिति गठन गरिएको बेला डेविसनका कार्यकर्ताले कक्षा कोठा भित्रै पसेर सांघातिक आक्रमण गरेको अखिल क्रान्तिकारीका नेता जागृत रामाजीले बताउनुभयो सुनको सहज आपूर्तिको माग गर्दै नेपाल सुनसादी व्यवसायी संघ चितवनले जिल्लाका सबै सुन पसल बन्द गरेको चौथो दिनसम्म पनि नखुल्दा उपभोक्ताहरू मारमा परेका छन् कालो बजारीलाई निरुत्साहित गर्न र सुनसादीको भाव पूर्ति गर्न माग गर्दै शुरू गरेको आन्दोलनको चौथो दिनसम्म पनि पसल नखुल्दा उपभोक्ताहरूले सुन खरिद गर्न पाएका छैनन् दैनिक एक किलोग्राम सुनको खपत हुने भए पनि हप्तामा दुई किलोग्राम मात्र आपूर्ति हुनाले व्यवसाय धरापमा परेको भन्दै व्यवसायहरू आन्दोलित बनेका हुन् यसअघि नै सुनको सहज आपूर्ति नहुँदा पसल सञ्चालमा कठिनाई भएको भन्दै पटक पटक ध्यानकर्षण गराउँदा पनि कुनै सुनवाई नभएकोले पसलले बन्द गर्नु परेको सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष विपिन रामोदामुले जानकारी दिनुभयो सुनको सहज आपूर्तिका लागि पहल गर्न संघले आज अर्थ मन्त्रालय सुनचाँदी व्यवसाय महासंघ लगायतका सम्बन्धित निकायमा ज्ञापन पत्र समेत पेश गरी तयारी गरेको छ संघ आज सम्बन्धित सबैसँग सुन आपूर्ति सहज बनाउने विषयमा अन्तर्क्रिया गर्ने अध्यक्ष रामु दामुले जानकारी दिनुभयो अब के छोटा खबरहरू सर्लाईको हथियोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ हथियोल सात बस्ने राजा सहनेको दस वर्षीय छोरा बेपद सहनेको गैराती मृत्यु भएको हो कारको ठक्करबाट भारतको गंगानगर राजस्थानमा एकजनाको मृत्यु भएको छ तुलसीपुर नगरपालिका छ मोतीपुर निवासी अडतिस वर्षीय पृथ्वराज भण्डारीको कारको ठक्करबाट गैराती मृत्यु भएको हो दलेको कालभैरव गाविसमा बौला कुकुरको टोकाइबाट घाइते भएका तीनजनाको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार सुरु गरिएको छ र पाँच युवतीलाई ओमन लग्ने भनेर भारत लैजाँदै गर्दा पक्राउ परेका तीनजनालाई नौलपरासी प्रहरले मानव बेचबिखन अन्तर्गत मुद्दा चलाएको छ अब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 गरी विवाद अन्त्य गरेका हुन् गत पन्ध्र अप्रेलपछि कम्तीमा पाँच पटक भएको सीमा वार्ताले समस्या सुल्झाएको भारतीय संचार माध्यमको भनाइ छ मलेसियामा सम्पन्न आम निर्वाचनमा छप्पन्न वर्षदेखि शासन गर्दै आएको नेशनल फ्रन्ट कोअलिसन गठबन्धनले बहुमत प्राप्त गरेको छ हिजो राति भएको मतगणनामा प्रधानमन्त्री नजीब रजाको नेशनल फ्रन्ट कोअलिसन गठबन्धनले बहुमत प्राप्त गरेको हो संसदका दुई सय बाइस सेटका लागि भएको निर्वाचनमा उक्त पार्टीले एक सय तेत्तीस सेटमा जित हासिल गरेको छ बाँकी उनानब्बे सीटमा अन्य पार्टीको उम्मेद्वारले चुनाव जितेका छन् बयासी सीट ल्याएको मुख्य प्रतिपक्षी दलका नेता अनवर इब्राहिमले सत्तारूढ गठबन्धनले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन् अब खेल सारा विनाश कर्णको कृतिमानी बलिङसँगै नेपालले उन्नाइस वर्ष मुनिको एसएससी एलिट कप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ मलेसियाको बायोमा सोभल मैदानमा बहरानलाई एक सय छयानब्बे रनको फराकिलो अन्तले हराउँदै नेपाल सेमी फाइनलमा पुगेको छ जितका लागि दुई सय साठी रनको लक्ष्य पछ्याएको बहरानले एक्काइस ओभरमा सबै दस विकेट गुमाएर त्रिसठी रन मात्र बनायो यसअघि मलेसियाको बायोमा सोभल मैदान कलालम्पुर टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै ओभर खेल्दै नौ विकेटको क्षतिमा दुई सय उनासाठी रन बनायो नेपालका लागि सर्वाधिक भुवन कार्कीले तिरासी रन बनाए बिडी थापाले चौवालिस निर्मल थापाले पच्चिस समेत श्रेष्ठ बाइस निशिल पाण्डे सोह्र र हरिशंकर शाह दस रनको योगदान गरे र नेपालले ICC world cup league division थ्रीको विजेता बनेको छ बर्मुडामा नेपाली समयअनुसार गैराती भएको खेलमा युगाण्डालाई पाँच विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो एक सय बाहन्न रनको चुनौती पाएको नेपालले उन्चालिस दशमलव दुई ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो जे दर्ताको लागि शरद भेषवाकरले नट आउट पचास रन बनाए भने पृथु बास्कोटाले पनि नट आउट उन्नाइस रन बनाए त्यस्तै प्रदीप एरीले साठी रन बनाएका थिए भने विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले पाँच पाँच रन बनाएका थिए भने शिव खकुरेल चार रन र पाँच खड्का एक रन बनाएर आउट भएका थिए खेल अवधिभर नेपालले आठवटा वाइट पाएको थियो अब नेपालले दस टोली समावेश विश्वकप क्वालिफायर खेल्नेछ प्रतियोगितामा नेपालसँगै Afghanistan Canada Kenya Scotland Uganda Hong Kong Papua New Guinea UAE र नामिबिया छन् यो प्रतियोगिताको शीर्ष दुई टिमले विश्वकप क्रिकेट खेल्नेछन् भने त्यसपछिका दुई टिमले चार वर्षसम्म एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन् बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन कार्की नियुक्तिको सिफारिसबारे राष्ट्रपति कार्यालय अध्ययन गर्दै अख्तियार प्रमुखमा कार्कीको सिफारिसबारे विरोध एकीकृत नेकपा माओवादी र नेकपा माओवादी बीचको वार्ता अन्यलमा सुरक्षाका लागि राखिएको हतियार फिर्ता भए नभएको बारेमा ए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै जिम्मेवार हुने नेकपा माओवादीको भनाई कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय विरूद्ध रिट दायर भारत र चीनबीच विवाद रहेको लद्दाख सीमा क्षेत्रको विवाद तत्कालको लागि सुल्झियो मलेसियामा सम्पन्न आम निर्वाचनको नेशनल फ्रन्ट कोअलिसन गठबन्धनले बहुमत प्राप्त गर्यो र विनाश कर्णको कृति माने बलिङसँगै उन्नाइस वर्ष मुनिको एसिसी एलिट कप क्रिकेटमा नेपालको लगातार तेस्रो जित हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो म सम्झना बिदा हुन्छु नमस्कार बुलेटिन अर्पण साथ साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नर्थ पोइन्ट एकाडेमी प्राचार्य एवं विद्यालय परिवार पिठुवा तिन चितवन छोटो समयमा नै उच्च ख्याति कमाउन सफल यस नर्थ पोइन्ट एकाडेमीको यही शैक्षिक सत्र दुई हजार सत्तरी सालमा सम्पूर्ण कक्षाहरूमा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौँ हाम्रा विशेषताहरू विशुद्ध अङ्ग्रेजी माध्यमबाट मात्र पढाइ हुने साना कक्षाहरूमा अडियो भिजुअल तथा बाल मैत्रीपूर्ण वातावरणमा पढाइ हुने यातायातको व्यवस्था भएको कक्षा तिनदेखि कक्षा आठसम्म कम्प्युटर शिक्षाको पढाइ हुने शान्त तथा मनोरम वातावरणमा अनुभवी शिक्षक शिक्षिकाहरूबाट पढाइ हुने कमजोरी विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा तथा डे होस्टलको व्यवस्था भएको हरेक हप्ताको शुक्रबार विद्यार्थीहरूलाई अतिरिक्त कार्यक्रममा समावेश गराइने जेहेन्दार दलित जनजाति आदिवासी मुस्लिम मधेसी र शहीद परिवारहरू छात्रहरूका लागि कोटामा छात्रवृत्तिको व्यवस्था भएको